नेता माधव कुमार नेपालले आज राजनैतिक भेटघाट गर्नुहुने भएको छ नेता नेपालले आज भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंह र भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गर्नुहुने हुनेछ प्रधानमन्त्री सिंहको औपचारिक नियन्त्रणमा भारत भ्रमण जानुभएका नेपालले आज बिहानबाट राजनैतिक भेटघाट शुरू गर्ने एमाले जनाएको छ भ्रमणका क्रममा नेपालको द्विपक्षीय हित र संविधानसभा निर्वाचनका विषयमा छलफल हुनेछ त्यसै गरी नेपालले बिहार स्थित नालन्दा विश्वविद्यालयको विशेष समारोहमा सहभागी हुने र त्यसक्रममा बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग समेत छुट्टी भेटवार्ता हुने कार्यक्रम रहेको छ आज बिहान पूर्व प्रधानमन्त्री नेपाल दिल्ली स्थित होटल ओब्राईमा भारतीय कंग्रेस आएका सचिव सहितको टोलीसँग ब्रेकफास्टमा सहभागी हुने कार्यक्रम रहेको थियो त्यस्तै भारतीय राष्ट्रपति सहित विभिन्न दलका नेताहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ भ्रमण सकिएर नेता नेपाल आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ बुधबार महासचिव ईश्वर पोखरेल विदेश विभाग सदस्य राजन भट्टाई सहित तीन नेताले नेपाल भारत जानुभएको हो निर्वाचनको तयारी तथा सरकारका काम कारवाहीका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक आज बस्दैछ मन्त्री परिषदको काले सिंहदरबारमा दिउँसो दुई बजेपछि बस्ने बैठकले आज निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद थप गर्ने बुझिएको छ आयोगका पदाधिकारीले काम थालेको दिनबाट गणना गर्दा आयोगको म्याद आज सकिँदैछ तोकिएको काम नै नसकी म्याद सकिन थालेपछि आयोगले अब पन्ध्र दिन म्याद थप गर्ने सरकारसँग आग्रह गरेको छ सर्वोच्च अदालतका पूर्व न्यायिक ताहिर अली अन्सारीको नेतृत्व नेतृत्वमा गठित क्षेत्र निर्धारण आयोगले दुई हजार चौसठी सालको निर्वाचनका बेला रहेको क्षेत्रमा केही थपगट गरी क्षेत्र निर्धारण गर्ने तयारी गरेको जनाएको छ यस्तै मन्त्री परिषद बैठकमा असन्तुष्ट दलसँगको वार्ता प्रक्रिया सरकारका काम कारवाही लगायतका विषयमा पनि छलफल हुने मन्त्रीले जानकारी दिएका छन् नुवाकोटको बागेश्वरी गाविस छकुटे गाउँ पहिरोको खतरामा परेको छ लगातारको वर्षाको कारण कटुजे गाउँमा रहेका उन्तिस मध्ये उन्नाइस घर पहिरोको खतरामा परेको स्थानीय बासिन्दाले बताएका छन् पहिरोले स्थानीय भीमबहादुर अधिकारी र डेलबहादुर अधिकारीको घर पूर्ण रूपमा क्षति भएको छ भने अरू दस घरमा पनि क्षति पुर्याएको छ पहिरो खस्ने क्रम नरोकिएपछि पचासजना भन्दा बढी नजिकैको कालिका निमाविमा रात बिताउन थालेको रेडक्रस सोसाइटी जिल्ला सभापति गणेश कुमार नेपालले बताउनु भएको छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको पछिल्लो एक वर्षमा बाइसवटा पानी उद्योगलाई कार्यवाहीका लागि मुद्दा चलाएको छ अनुगमनका क्रममा यी उद्योगले गुणस्तर काम नगरेको र सरसैमा सरसफाइमा पनि ध्यान नदिएको पाइएपछि मुद्दा चलाइएको छ यस्तै पछिल्लो समयमा मात्र गुणस्तरहीन पानी बेच्ने छवटा उद्योगमा सिल गरिएको छ गुणस्तर कायम नगरी कारोबार गर्ने उद्योगलाई खाद्यान्न दुई हजार तेइस अनुसार तीन वर्षको जेल सजाय वा दस हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ अनुगमनमा गुणस्तरहीन भेटिएकालाई नगद जरिवाना मात्र तिराउने गरिएकाले यस्तो उद्योगीलाई निरुत्साहित गर्न नसकेको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताउनु भएको छ उहाँका अनुसार बजारमा अहिले उद्योग दर्ता नगरिकनै धेरैले पानी बिक्री गरिरहेका रहेका गइरहेको बताएका छन् दुई सय भन्दा बढी पानी उद्योग दर्ता नभएकाले दर्ता नम्बर नभएका जारको प्रयोग नगर्न उहाँको आग्रह रहेको छ नेकपा एमाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको निधनको शोकमा आज देशभरका कार्य बन्द गर्ने भएको छ कर्मचारीको निधनप्रति शोक व्यक्त गर्दै अध्यक्ष झलनाथ खनालले विज्ञप्ति जारी गरी पार्टीका तर्फबाट शोक मनाउने घोषणा गर्नुभएको हो यस्तै एमाले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र पाँच दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्मचारीको बुधबार औपचारका क्रममा मृत्यु भएको थियो स्पेनमा भएको एक रेल दुर्घटनामा पैंतालिसजनाको मृत्यु भएको छ भने अन्य पचासजना घाइते भएका छन् अधिकारीहरूका अनुसार सेन्टियागो दे कम्पोस्ट मेल सहरमा नजिकै उक्त दुर्घटना भएको थियो द्रुत गतिमा रहेको रेलमा लगभग दुई सय पचासजना सवार रहेका थिए सार्वजनिक विभाग सार्वजनिक विधाको पूर्व सन्ध्यामा सबै विधा मनाउन चाहँदै गरेका यात्रीहरू रहेको बताइएको छ तेह्रवटा डिब्बा रहेको रेलको चारवटा डिब्बा क्षतिग्रस्त भएको छ यस्तै प्रधानमन्त्री सारियानो राजोईले घटना लगत्तै आपतकालीन मन्त्री परिषद स्तरीय बैठक बोलाएर दुर्घटना भएको स्थलको भ्रमण आज गर्ने बताएका छन् दुर्घटना के कारणले भयो भन्ने बारे भने अनुसन्धान भइरहेको छ र वेस्ट इन्डिज विरुद्धको एक दिवसीय क्रिकेट श्रृङ्खलाको उपाधि पाकिस्तानले जितेको छ अघि भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई चार विकेटले पराजित गर्दै पाकिस्तानले श्रृङ्खला तिन एकले कब्जा गरेको हो वेस्ट इन्डिजले दिएको दुई सय त्रिचालिस रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरको एक बल बाँकी छँदा पूरा गरेको थियो पाकिस्तानका लागि अम्मा सिंहदाद र कप्तान मिसबाल उल हकले क्रमशः चौसठी र त्रिसठी रनको योगदान गरेका थिए पहिला ब्याटिङ गरेका वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाउँदै दुई सय बयालिस रन बनाएको थियो उसका लागि डुबान ब्राभोले सर्वाधिक अडचालिस रन जोडेका थिए हवस् त दिउँसो बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा नमस्कार अर्पण खबरको साथमा एटिच्युड एकाडेमी मैथ साइंस र टेस्ट नदी पाँच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 चलेछ चाहना झन् बढेको बढेछ छटपाटी झन् चलेको चलेछ चाहना झन् बड़े छा दिल भन्छ धक धक धक धक धक धक धक धक धडकी धडकी भंछा धक धक धक धक धक धक धक धक धड़की धड़की तिमी दिलमै नजिकै सँगसँगै मेरो साथमा छ तिमी दिलमै नजिकै सँगसँगै मेरो साथमा छौ मेरो आशैमा मेरो सासैमा भोको प्यासैमा छ छन् बढेको बढेछ दिल भन्छ धक धक धक धक धक धक धक धक धड्की धड्की दिल भन्छ धक धक धक धक धक धक धक धक धड्की धड्की मै जोडिँदै झन्झनै मेरो विरतिमै छ मुटुमै जोडिँदै झन्झनै मेरो विरतिमै छ तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जमा अफलाइन चोइस सुन्दै हुनुहुन्छ तपाईँलाई मनपर्ने कुनै पनि हिन्दी नेपाली फिल्म आधुनिक पप र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 शून्य छेपन्न पाँच त्रिसठी